भएको छ आजदेखि मन्त्रालयले विशेष पहल गर्ने जनाएको छ मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनालीलाई इराकमा बस्ने नेपालीको कल्याणका लागि परराष्ट्र मन्त्रीका विशेष प्रतिनिधिमा हिजो नियुक्त गरिएको छ इराकमा विकसित गम्भीर अवस्थालाई ध्यानमा राख्दै उद्धारलाई तदारुकता र बढी समन्वयात्मक तरिकाबाट अगाडि बढाई नेपालीलाई सकुशल स्वदेश फर्काउने कार्यमा समेत नेपाली राजदूतावास कुवेतमा कायमुकायम गरी इराक तथा अन्य मुलुकमा भ्रमण गरी कार्य सम्पादन गर्ने जिम्मेवारी मैनालीलाई दिएको मन्त्रालयले जनाएको छ त्यस्तै सन्दर्भमा इस्लामाबाद तथा कुवेत स्थित नेपाली दूतावासले उद्धारको आवश्यकतामा रहेका नेपालीका विषयमा सङ्कलित सूचना तथा सम्पादित समन्वयात्मक कार्य कार्यका विषयमा मन्त्रालयमा सूचना प्राप्त भइरहेको विज्ञप्तिमा जनाइएको छ संविधान सभा उपनिर्वाचनमा एमालेकी उम्मेद्वार रहनुभएकी पार्वती रावलले मतदाताको मतले अझ बढी जिम्मेवारीका साथ सामाजिक कार्यमा लाग्न प्रेरणा मिलेको बताउनु भएको छ मतदाताको मतले निर्वाचन जित्न पर्याप्त नभए पनि सामाजिक क्षेत्रमा काम गर्न प्रेरणा मिलेको उहाँको भनाइ छ रेडियो अर्पणबाट आज बिहान प्रसारित बस कार्यक्रममा बोल्दै रावलले निर्वाचनमा पराजित हुँदा आफूलाई कुनै पीडा नभएको बताउनुभयो निर्वाचनको मौन अवधिमा सचेत हुन नसक्दा आफ्नो आफू पराजित हुनु परेको रावलले बताउनुभयो चुनावका बेला लोभ लालच देखाउने प्रविधि कायमै रहेको भन्दै रावलले राजनैतिक संस्कार स्थापित गर्नुपर्नेमा जोड दिनुभयो पराजयका विषयमा पार्टीभित्र समीक्षा गर्दै पार्टी अब अगाडि बढ्ने उहाँले बताउनुभयो केही मतले निर्वाचनमा पराजित हुनु परे पनि जनताले न्याय गर्न खोजेको उहाँले बताउनुभयो यसअघि पनि रावल दुई पटक क्षेत्र नम्बर चारबाट संविधान सभा निर्वाचनमा पराजित हुनुभएको थियो संविधान सभाको पहिलो चुनावमा सात हजारभन्दा बढी मत ल्याउनु भएकी रावलले दोस्रो संविधान सभा चुनावमा दस हजार मत पाउनु भएको थियो रावलले हालै सम्पन्न उपनिर्वाचनमा सत्र मत ल्याउनु भएको थियो यो दोस्रो संविधानसभा चुनावको भन्दा सात भन्दा बढी हो चुनावमा हारे पनि उम्मेद्वार रावलले चुनावका बेला मतदाता समक्ष जनाएका प्रतिबद्धता पूरा गर्न आफ्नो तर्फबाट पहल जारी रहने बताउनु भयो चितवन क्षेत्र नम्बर चारको विकासमा निर्वाचित कङ्ग्रेस सभासद रामकृष्ण घिमिरेलाई सहयोग गर्दै अगाडि बढ्ने उहाँको भनाइ थियो सरकारले असार पन्ध्रभित्र नागढुङ्गा नविशेष सडक खण्डमा मर्मतको काम पूरा गरिसक्ने दावी गरेको छ दुई किलोमिटर क्षेत्रमा ढलान तथा मर्मतको कार्य लगभग अन्तिम चरणमा पुगेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असार पन्ध्रसम्ममा काम पूरा हुने बताएको हो मन्त्रालयका सचिव तुलसी सिटोलाले दुई किलोमिटर सडक मर्मत गर्ने कामसँगै तिन किलोमिटर डाइभर्सन सडक बनाइएकाले वर्षायामा सडककै कारण गाडीको आवाजात प्रभावित नहुने बताउनुभयो डाइभर्सन सडकका कारण एक लेन थप भएकाले त्यस क्षेत्रमा गाडी सहज रूपमा आवजात गर्न र गाडी पार्किङ गर्न सकिने भएकाले जाम नहुने उहाँको दावी छ नागढुङ्गा नौबिसे सडकको दुई किलोमिटर क्षेत्रमा पुरानो पिच उब्काउने र ढलान गरी पिच गर्ने काम दुई वर्षदेखि चलिरहेको छ सरकारले यसअघि जेठ मसान्तभित्र सडक मर्मतको काम पुरा पुरै सक्ने दावी गरेको थियो तर मर्मतको जिम्मेवारी पाएका ठेकेदार अनुगमनमा खटिने इन्जिनियरहरू सही ढङ्गले परिचालन गर्न नसकेको तथा क्रसर व्यवसायको हडतालका कारण ढिलाइ भएको मन्त्रालयका सचिव सिटोलाले बताउनुभयो मर्मतको काम सकेपछि सडककै कारण जाम नहुने तर पुराना थोत्रा र धेरै भार बोकेका गाडीका कारण हुने जाम रोक्न आवश्यक पहल गरिने उहाँको भनाइ छ बैतडीको सिद्धड गाविस चारमा जे पल्टिँदा दुईजनाको ज्यान गएको छ दार्चुलाको गोकुलेश्वरबाट बैतडीका लागि छुटेको। हेलो नेपालको बा सात प अठाइस पचास नम्बरको जेप पन्ज्यौँ भन्ने ठाउँमा सडकबाट खस्दा इन्जिनियर अतुल केसी र नाम नखुलेका एकजनाको ज्यान गएको छ जेप सडकबाट एक सय पचास मिटर तल नदीमा खसेको छ उता छामको ढुङ्गा चालना गाविसमा चिउरीको रुख ढलेर तिनजना बालकको ज्यान गएको छ पाकेको चिउरी खान रुखमा चढेका बेला हिजो दिउँसो एक्कासी रुख ढल्दा पन्ध्र वर्षका रामबहादुर बुढा बाह्र वर्षका गगन बुढा र एघार वर्षका मिनबहादुर बुढाको घटनास्थलमै ज्यान गएको हो रुख ढलेर पन्ध्र वर्षका भरत बुढा र नौ वर्षका ध्रुव बुढा घाइते भएका छन् अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ उपनिर्वाचनको परिणामले जनताले फेरि कङ्ग्रेस र कङ्ग्रेस नेतृत्वको सरकारप्रति विश्वास गरेको कङ्ग्रेस महामन्त्री प्रकाश मान सिंहको दावीप्रति तपाईँको प्रतिक्रिया के छ ए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 पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम एकचालिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम चौबिस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिनभर घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ मौसम मौसम एस अर्पण मौसम झुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार युक्रेनमा पृथकतावादी विद्रोहीहरूले सरकारी सेनाको एक हेलिकप्टर खसालेका छन् युक्रेनको पूर्वी क्षेत्रमा गरिएको सो आक्रमणमा हेलिकप्टरमा रहेका सबै नौजनाको मृत्यु भएको छ विद्रोहीहरू आफैले घोषणा गरेको साता लामा युद्धविरामको केही घण्टा बित्न नपाउँदै उनीहरूले सो आक्रमण गरेका हुन् युक्रेनी राष्ट्रपतिले घोषणा गरेको एक साताको विरामको प्रत्युत्तरमा विद्रोहीहरूले पनि युद्ध विराम गरेका थिए यता भारत बिहारको छपरा जिल्ला नजिक रेल दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ दसजना घाइते भएका छन् दिल्लीबाट असमको डिब्रुगढ तर्फ जाँदै गरेको राजधानी एक्सप्रेस राति दुई बजेतिर छपरा गोल्डेनगञ्ज स्टेसनको बिचमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् रेलका नौवटा डिब्बा लिगबाट उछिटिएका छन् दुर्घटनाको कारण खुल्न नसके पनि माओवादीले आज बन्दको आह्वान गरेकाले उनीहरूले नै दुर्घटना गराएको नसक्ने आशंका गरिएको छ रेल मन्त्रालयले राहत स्वरूप मृतकका परिवारलाई दुई दुई लाख गम्भीर घाइतेलाई एक एक लाख तथा सामान्य घाइतेलाई बिस बिस हजार रुपियाँ दिने घोषणा गरेको छ खेल समाचार आइबरी कोस्टलाई हराउँदै ग्रिस पहिलोपटक विश्वकपको अन्तिम स्वरमा पुगेको छ आज बिहान सकेको नाटकीय खेलमा ग्रिसले आइबरी कोस्टलाई दुई एकले हरायो ग्रिसलाई जिताउने इन्जुरी समयमा जर्जयो समरासले पेनाल्टी मार्फत गोल गरे यसअघि खेलको बयालिस मिनटमा आन्द्रे समिरेजले गोल गर्दै ग्रिसलाई अग्रता दिलाएको भए पनि आइबरी कोस्टले वेलफ्रेड बोनीले बराबरी गोल फर्काएका थिए यही समूहको अर्को खेलमा कोलम्बियाले जापानलाई हराएका कारण यो खेल बराबरी मात्र भएको भए ग्रिसको सट्टा आइबरी कोस्ट अन्तिम स्वरमा पुग्ने थियो यसअघि नै अन्तिम स्वरमा पुगेको कोलम्बियासँग चार एकले पराजित हुँदै एसियाली देश जापान भने विश्वकपको समचरणबाट घर फर्किएको छ जापानमाथिको जितपछि संरचरणका सबै तीन खेल जितेको कोलम्बिया समसीको विजेता भयो यही समूहको अर्को खेलमा ग्रिसले आइभरी कोस्टलाई हराएका कारण यो खेल जितेको भए जापान अन्तिम स्वरमा पुग्ने थियो तर जापान कोलम्बियासँग निरीह साबित हुँदै चार एकले पराजित भयो यसैबीच चारपटकको विजेता इटलीलाई हराउँदै उरुग्वे विश्वकप फुटबलको प्रि क्वार्टर फाइनलमा पुगेको छ गैरातीको खेलमा उरुग्वेसँग एक शून्यले पराजित भएपछि चारपटकको विश्व विजेता इटली समचरणबाट अघि बढ्न सकेन दुई हजार छमा विश्वकप जितेको इटली अघिल्लो विश्वकपमा पनि समचरणबाट नै घर फर्किएको थियो तनावपूर्ण खेलमा उरुग्वेलाई जिताउन डिएगो गोडिनले एकासी मिनटमा हेडमार्फत गो गोल गरे इटलीले उन्नाइस सय सत्तरी पछि विश्वकपका लगातार दुई खेलमा गोल गर्न नसकेको यो पहिलो पटक हो समूहको अर्को खेलमा अघिल्लो चरण प्रवेश गरिसकेको कोष्टारी र प्रतियोगिताबाट बाहिरिसकेको इङ्ल्यान्डले गोलरहित बराबरी खेलेका छन् समूह चरणमा अपराजित रहेको कोष्टारिका समूह विजेता बनेको छ यसअघि नै दुईवटा खेल हारिसकेको इङ्ल्यान्डले भने अधिकांश नयाँ खेलाडीलाई मौका दिएको थियो तर नयाँ खेलाडीले पनि इङ्ल्यान्डका लागि लागि यो खेलमा गोल गर्न सकेनन् यसैबीच विश्वकप फुटबल अन्तर्गत आज राति पनि चारवटा खेल हुँदैछन् राति पाउने दस बजेपछि केही समयमा हुने खेलमा अर्जेन्टिनाले नाइजेरियाको सामना गर्दा अर्को खेलमा इरान र बोस्निया भिन्नेछन् आजको खेलमा नाइजेरियाले अर्जेन्टिनालाई पराजित गरे प्री क्वार्टरमा प्रवेश गर्नेछ भने इरानले बोस्नियालाई पराजित गरे इरान प्री क्वार्टरमा पुग्नेछ यदि नाइजेरिया अर्जेन्टिनासँग हारे वा बोस्नियाले इरानलाई पराजित गरे पनि नाइजेरिया अन्तिम स्वरमा पुग्नेछ अर्जेन्टिना यो समयबाट अन्तिम स्वरमा पुगिसकेको छ त्यस्तै राति पाउने एक बजे हुने खेलमा स्विजरल्यान्ड र होन्डुरस भिड्दा पाउने दुई बजे फ्रान्स र इक्वेडर आम्ने सामने हुनेछन् आजको खेलमा इक्वेडरले यसअघि नै प्री क्वार्टर फाइनलमा प्रवेश गरिसकेको फ्रान्सलाई हराउँदै यो समयबाट अन्तिम स्वरमा पुग्ने प्रयास गर्नेछ सोही समयमा स्विजरल्यान्डको पनि समान तीन अङ्क भएकाले इक्वेडर र स्विजरल्यान्ड गर या मरको अवस्थामा छन् इक्वेडर फ्रान्ससँग पराजित भएर स्विजरल्यान्डले होन्डुरस फ्रान्सलाई पराजित गर्न सके स्विजरल्यान्डले प्रि क्वार्टरमा स्थान सुरक्षित गर्नेछ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक संविधान सभाको बैठक बस्दै आज पनि संसदको स्वरूपका विषयमा छलफल हुने असार पन्ध्रभित्र नागढुङ्गा नबिसी सडक खण्ड मर्मतको काम पुरा गरिसक्ने सरकारको दावी वर्षायामा सडकै कारण गाडीका आवजात प्रभावित नहुने युक्रेनमा विद्रोहीले सेनाको हेलिकप्टरमा गरेको आक्रमणमा नौजनाको मृत्यु भारतको बिहारमा भएको रेल दुर्घटनामा चारजनाको ज्यान गयो र ग्रिस पहिलोपटक विश्वकपको अन्तिम स्वरमा प्रवेश आज अर्जेन्टिनाले नाइजेरियाको सामना गर्दै हवस् त बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न